छ लक्ष्य छ निश्चित गन्तव्य छ सधैँ झैँ दस बजिसक्यो तपाईँले देश तथा विदेशका खबरहरू सुनिसक्नु भएको छ अनि बेला भएको छ कार्यक्रम मुक्तक मालाको रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा हामी आउने गर्दछौँ हामी भन्नाले म मदन भण्डारी छु तपाईँहरू समक्ष मलाई प्रविधि संयोजनमा कविताजीले साथ दिइरहनु भएको छ छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्ने हाम्रो प्रयास विगत चार वर्षभन्दा लामो प्रयास हामी कति सफल छौँ कति असफल छौँ त तपाईँले कार्यक्रम सुन्दै गर्दा पक्कै महसुस गर्नुभएको छ तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेगा आर्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ त्यस्तै W W W dot radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि अहिले सुनिरहनु भएको हुनुपर्छ तपाईँको मोबाइलमा हाम्रो पात्रो भन्ने एउटा एप छ भने तपाईँले हाम्रो पात्रोमा गएर रेडियोभिजन सर्च गरेर पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत हार्दिक नमस्कार श्रोता तपाईँकै खोल ओढेर पैँचो तिर्नेछन् तपाईँकै खोल ओढेर पैँचो तिर्नेछन् बीचमा बाटो मोडेर पैँचो तिर्नेछन् दुधे बालक रुवाउँदै होस्टेल पठाउनुभयो भोलि वृद्धाश्रममा छोडेर पैँचो तिर्नेछन् भोलि आश्रममा छोडेर पैँचो तिर्नेछन् वाह बडो मिठो बडो चोटिलो बडो फुर्तिलो यो मुक्तक मुक्तकार मिर्मिसा पराजुलीजीको मैले मुकुलबाट उहाँको मुक्तक सङ्ग्रह मुकुलबाट यो मुक्तक बोले श्रोता आजको कार्यक्रम मुक्तक मालामा मिर्मिसा पराजुलीजीका यिनै मनसुने हरफसँगै मुक्तकको सिलसिला सुरु गर्न चाहे आज मसँग मिरमिसा पराजुलीजीको मुक्तक सङ्ग्रह मुक्कुल छ त्यस्तै रश्मि रोदनजीको मुक्तक सङ्ग्रह प्रियतमा छ मिरमिसा पराजुलीजीको मुक्तक सङ्ग्रह मुक्कुल मुक्तक मञ्च पोखराले पाठक समक्ष ल्याएको हो त्यस्तै रश्मि रोदनजीको प्रियतम मुक्तक सङ्ग्रह छाया छवि क्रिएसनले पाठक समक्ष ल्याएको हो आज म यिनै दुई मुक्तक सङ्ग्रहबाट चार चारवटा मुक्तक बोल्नेछु सँगै तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू पनि आलो पालो म लिनेछु र छिट्टै म रश्मिजी र मिर्मिसाजीलाई कार्यक्रममा ल्याउनेछु हामी उहाँहरूसँग बलाकुसारी गर्नेछौँ कार्यक्रममा हामीलाई सुन्दै रहनुहोला अहिलेलाई भने श्रोता म मुकुलबाट नै मुक्तक बोल्छु कहिले आउँछौ घुमेर भनिदिएँ ऊ केही बोलेन कहिले आउँछौ घुमेर भनिदिएँ ऊ केही बोलेन झर्छ भैँस फुलेर भनिदिएँ ऊ केही बोलेन जाने बेला तिमीलाई के ल्याइदिउँ भनी सोध्यो मैले हाँस्दै उमेर भनिदिएँ ऊ केही बोलेन मैले हाँस्दै उमेर भनिदिएँ ऊ केही बोलेन यस्तै मिठा यस्तै रसिला मुक्तक मुक्तक सङ्ग्रह मुक्कुलमा छ श्रोता नियम तोड्छ सीमा नाक्छ हाम्रो सरकारले नियम तोड्छ सीमा नाक्छ हाम्रो सरकारले अब केही गर्दैन जस्तो लाग्छ हाम्रो सरकारले मृत शरीरले रेमिटेन्स पठाउँछ मात्र भनिदिनुहोस् लास पनि विदेशमै राख्छ हाम्रो सरकारले लास पनि विदेशमै राख्छ हाम्रो सरकारले मुक्तकमा यसरी व्यङ्ग्य कस्नुभएको छ यसरी बाँड हान्नुभएको छ मिर्मिसा पराजुलीजीले मैले केही भन्नै पर्दैन तपाईँले मुक्तक सुन्दा महसुस पक्कै गर्नुभयो अब भने आजलाई भने उहाँको म अन्तिम मुक्तक लिँदैछु मसँग उहाँको अर्को एउटा मुक्तक रहेको छ अबको क्रममा म उहाँकै मुक्तक बोल्दैछु अनौठो अनौठो चल्ती कहाँ पाइन्छ कुन्नी अनौठो अनौठो चल्ती कहाँ पाइन्छ कुन्नी गल्ती पनि ढाक्ने गल्ती कहाँ पाइन्छ कुन्नी कुनै पुरस्कार दिनु परे आफ्ना मान्छे झिक्छन् यो मान्छे अट्ने खल्ती कहाँ पाइन्छ कुन्नी यो मान्छे अट्ने खल्ती कहाँ पाइन्छ कुन्नी ओ है कहाँ पाइन्छ कहाँ पाइन्छ हाम्रो पनि प्रश्न मुक्तकार मिर्मिसा पराजुलीजीको मुक्तक मैले लिएँ अहिले मुकुल मुक्तक सङ्ग्रहबाट अब भने म श्रोता रश्मि रोदनजीको मुक्तक लिँदैछु रश्मि रोदनजीको प्रियतम मुक्तक सङ्ग्रह अहिले मसँग छ अबको क्रममा म प्रियतमबाट मुक्तक लिँदैछु स्वतन्त्रता त्यागेर आउँछन् छरीहरू पनि स्वतन्त्रता त्यागेर आउँछन् सरीहरू पनि सुगन्ध छर्दै पछि लाग्छन् बाबरीहरू पनि तिमी यस्ती छौ तिम्रो दर्शन गर्नकै निम्ति तछाड मछाड गर्छन् उर्वशी र परीहरू पनि तछाड मछाड गर्छन् उर्वशी र परीहरू पनि मुक्तकार रश्मि रोदनजीको प्रियतम मुक्तक संग्रहबाट मुक्तक लिइरहेको छु श्रोता परिवार थिएन आफ्नो घर थिएन परिवार थिएन आफ्नो घर थिएन जोडजाम गरी बस्ने जाँगर थिएन ऊ मलाई सम्झेर एक दिन कदापि उसको हृदय पत्थर थिएन कदापि उसको हृदय पत्थर थिएन माया प्रेमलाई नै जोडेर प्रियतम मुक्तक सङ्ग्रह रश्मि रोदनजीले निकाल्नु भएको छ उहाँको यस मुक्तक सङ्ग्रहमा हामीले माया प्रेम सम्बन्धी माया प्रेमसँग जोडिएका विभिन्न स्वादिला मुक्त खरबहरू पाउनेछौँ एक एक मुठी झो गरी मानु बनाएर एक एक मुठी झो गरी मानु बनाएर रमाएरै खाउँला आकाश छानु बनाएर र छैन अस्मिता बेची महलमा बस्ने नपरोस् बाँच्न इज्जत अचानु बनाएर नपरोस् बाँच्न इज्जत अचानो बनाएर मैले कार्यक्रमको सुरुवात नै भनेको थिएँ श्रोता म उहाँहरूसँग पलाकुसारी पनि गर्नेछु तर आज भने होइन कार्यक्रमको अर्को कुनै अङ्कमा पक्कै तपाईँले थाहा पाउनुहुनेछ हामीलाई निरन्तर सुन्दै रहनुहोला अहिलेलाई भने कार्यक्रमको पहिलो साङ्गीतिकको शैली म तपाईँहरू समक्ष राख्न चाहन्छु रश्मि रोदनजीको नै मुक्तक मसँग रहेको छ प्रियतम मुक्तक सङ्ग्रहबाट रश्मि रोदनजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिकको शैली तपाईँलाई श्रोता कोमल भन्थे मुटु तर धार हुँदो रहेछ कोमल भन्थे मुटु तर धार हुँदो रहेछ मुटुबाटै मुटुमाथि प्रहार हुँदो रहेछ मेरो पनि मन टुक्रा टुक्रा बनाइदियो कसैको त नसरमै तरबार हुँदो रहेछ कसैको त नसरमै तरबार हुँदो रहेछ माया गर्ने लक्ष्मी रोदनजीको मुक्तक संग्रह प्रियतमबाट मुक्तक सुन्नुभयो अनि मुक्तकसँगै यो गीत तपाईँले सुन्नुभयो मुक्तक मालामा श्रोता योभन्दा अगाडि मैले रश्मि रोदनजीको प्रियतम र मिर्मिसा पराजुलीजीको मुकुलबाट मुक्तक बोलेको थिएँ अब पनि श्रोता तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू मसँग छन् म आलो पालो जोड्छु ढिला नगरौँ मुक्तक नै बोल्छु ल काल मेरै वरिपरि कुदिरहेको छ काल मेरै वरिपरि कुदिरहेको छ आँखाले नदेखे चाहिँ गरिरहेको छ हेर्दैछ यमराजले उठाउने मौका एक थरको कात्रोले संहारमा पर्खिरहेको छ एक थरको कात्रोले संहारमा पर्खिरहेको छ ओहो यो मुक्तक नरेन्द्र दाईजीको हाल उहाँ इलाममा हुनुहुन्छ मैले केही समय अघि सामाजिक सञ्जालमा फेसबुकमा उहाँ स्वदेश फर्किसक्नु भएको जानकारी पाएको थिएँ नरेन्द्र दाईजीको मुक्तक मैले कार्यक्रममा जोडेँ श्रोता अर्को मुक्तक मसँग छ रमेश चन्द्र घिम्रेजीको अँध्याराको ढुङ्गो हुम उज्याला कि चुन तिमी अँध्याराको ढुङ्गो हुम उज्याला कि चुन तिमी हिरा तिमी मोती तिमी झलमलाउने सुन तिमी छोए पनि दाग लाग्ला तिम्रो रूपको ज्योति भाग्ला तर्किएर उतै बस नआऊ मलाई छुन तिमी तर्किएर उतै बस नआऊ मलाई छुन तिमी अर्को मुक्तक मैले जोडे श्रोता यो मुक्तक रमेश चन्द्र बोरले बोर्लेटार लम्जुङ उहाँको घर हो मसँग दीपक नेपालजीको श्रोता अर्को एउटा मुक्तक रहेको छ अबको क्रममा म दीपक नेपालजीको मुक्तक राख्दैछु सबै युवाहरू एकपटक साहसी बन्नुपर्छ सबै युवाहरू एकपटक साहसी बन्नुपर्छ देशद्रोही र भ्रष्टाचारी एक एक गर्नुपर्छ महान शहीदको नाम बदनाम गर्नेहरूलाई जुत्ताको माला लगाई देशबाट निफन्नुपर्छ देशद्रोही र भ्रष्टाचारी एक एक गर्नुपर्छ हो यो आक्रोश मुक्तकमा आक्रोश दीपक नेपालजीको नेत्रावती गाउँपालिका एक रामसे धादिङ उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक श्रोता मसँग छ लक्ष्मी स्मृतिजीको न सम्झन सक्छु न बिर्सिन सक्छु न सम्झन सक्छु न बिर्सिन सक्छु एउटै मात्र छ दिल न दिन सक्छु जुराएको रहेनछ भाग्यमा सायद मेरो फगत यादमा तिम्रो तडपिन सक्छु फगत यादमा तिम्रो तडपिन सक्छु लक्ष्मी स्मृतिजी विराटनगर पाँचबाट यसरी आउनुभयो यो अङ्कमा निरन्तर उहाँ हामीहरू समक्ष यसरी नै आउँदै गर्नुहुन्छ कार्यक्रममा अर्को मुक्तक मसँग छ श्रोता ज्ञान प्रसाद बरालजीको उज्यालो हुँदा छोटो भयो उमेरले एक दिन उज्यालो हुँदा छोटो भयो उमेरले एक दिन बेलुका घरमा आउँथे साउ नपर्की एकैछिन मुटुमा पीडा कति हो कति छन् मनभरि वेदना के सुनाउ म फुट्छ छाती सम्झेर टाउका खोरिन् के सुनाउ फुट्छ छाती सम्झेर टाउका खोरिन् ओहो ज्ञान प्रसाद बरालजी सिन्धुली जिल्ला दुधौली नगरपालिका एक सुगारे उहाँको घर हो हाल परदेशको मरुभूमि साउदी अरबबाट भनेर उहाँले हामीलाई सम्झनु भएको छ अर्को मुक्तक श्रोता मसँग रहेको छ मोहन सिंह घरती मगर्जीको मुक्तक बनाएर अनि गजल बनाएर मुक्तक बनाएर अनि गजल बनाएर गाउँ समाज सारा हलचल बनाएर संसारकै धनी व्यक्ति बन्नु छ है साथी मेरा प्रत्येक सिर्जनाको पसल बनाएर मेरा प्रत्येक सिर्जनाको पसल बनाएर मुक्तकार मोहन सिंह गर्ती मगर्जी बागचोर नगरपालिका दुई थारमारे सल्यानका मुक्तकार अब भने श्रोता कार्यक्रममा हामी अर्को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 सक्नुहुन्छ तपाईँले आफ्नो मोबाइलको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर पनि हामीलाई त्यहाँबाट पनि फुर्सदको समयमा सुन्न सक्नुहुन्छ आजको यो बसाइमा पनि म तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू लिइरहेको छु श्रोता कार्यक्रममा म मुक्तक नै बोल्छु ल म बाती थिएँ तिमी तेल भएर सहयोग गरिदिऊ म बाती थिएँ तिमी तेल भएर सहयोग गरिदिऊ म जल्दै थिएँ तिमी पनि सँगै जल्न अघि सरिदिऊ नियतिको खेलमा परे म आँसु छल्कियो नयनभर पोखिन दिएनौ भुइँमा थोपा अञ्जुलीमा भरिदिऊ पोखिन दिएनौ भुइँमा थोपा अञ्जुलीमा भरिदिऊ यो मुक्तक सिसा चौधरीजीको बिर्तामोड छापा उहाँको घर हो सिसा चौधरीजी पनि आउँदै गर्नुहुन्छ हामीहरू समक्ष यसरी नै अर्को मुक्तक छ श्रोता मसँग राजन कार्कीजीको नजरले हमला गरेर तहल्का मचाउँछन् नजरले हमला गरेर तहल्का मचाउँछन् प्यार गर्नेहरूले हेर तहल्का मचाउँछन् एकले अर्काको मन परिपक्क बुझ्दै नबुझी मुना मदन बन्छौ भनेर तहल्का मचाउँछन् मुना मदन बन्छौ भनेर तहल्का मचाउँछन् हो है तहल्का मचाउनेहरूले पनि अनेक अनेक गरेर तहल्का मचाइदिने है राजन कार्कीजीको यो मुक्तक मोरङ हरैसा उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अर्को मुक्तक तारादीप साली राईजीको श्रोता मसँग छ अरू को चाहिँ मेरो पनि मनै हो दुख्छ नि अरू को चाहिँ मेरो पनि मनै हो दुख्छ नि सम्हालिँदा सम्हालिँदै पक्कानु फुट्छ नि पहाड हुँ सहनुपर्छ भन्दै सहन्छु तर झनै आयतन बढ्दा पीडाको आँखा रुन्छ नि आयतन बढ्दा पीडाको आँखा रुन्छ नि तारादीप सालिराईजी भोजपुर सुनसरी धरानबाट यसरी आउनुभयो अर्को मुक्तक मसँग छ श्रोता सदेव चौधरीजीको आफ्नै यो जिन्दगीको बेहाल सुनौ कसरी आफ्नै यो जिन्दगीको बेहाल सुनौ कसरी म बाँचिरहेको छु यहाँ के गरी बताउँ कसरी साथीभाइ सबै भन्छन् बदलिएको छ सिजो आज चोर त असानुलाई थाहा हुन्छ देखौँ कसरी चोट त अचानुलाई थाहा हुन्छ देखौँ कसरी सहदेव चौधरीजी सुनवल नगरपालिका एघार बलुहवा नवलपरासीका मुक्तकार अर्को मुक्तक मसँग छ श्रोता कमल बोगटी अन्जानजीको तिम्रा जहर रूपी मायाका ती तीर बदल्नु छ तिम्रा जहर रूपी मायाका ती तीर बदल्नु छ बाहिर हाँसे पनि भित्री मनको पीर बदल्नु छ आफ्नै बन्नेहरू नै आज जङ्गली भइदिनाले बाबीले लेखेको अनौठो यो तकदीर बदल्नु छ बाबीले लेखेको अनौठो यो तकदीर बदल्नु छ हो कमल बोगटी अन्जानजी बर्दियाली भनेर लेख्नु भएको छ सँगै अर्को मुक्तक मसँग छ श्रोता दिनेश पिसिजीको हेर्नुहोस् पछि जान सक्छ एक्लै छाडिदिनु पर्दैन हेर्नुहोस् पछि जान सक्छ एक्लै छाडिदिनु पर्दैन र कन्यादानमा महँगो लुगा छाडिदिनु पर्दैन यदि छोरीलाई राम्रो संस्कार दियौ भने महोदय पछि ज्वाइँलाई दाइजो मोटर गाडी दिनु पर्दैन पछि ज्वाइँलाई दाइजो मोटर गाडी दिनु पर्दैन दिनेश पेशीजी चौकुने नगरपालिका चार बिजौरा सुर्खेतका मुक्तकमन हाल उहाँ वीरेन्द्रनगर सत्र लाटी कोइली सुर्खेतमा हुनुहुन्छ अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुनौँ शङ्कर घोडा सैनीजीको मुक्तकमा रहेको छ हाल उहाँ युएमा हुनुहुन्छ शङ्कर घोडा सैनीजीका मुक्त खरबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता परे पनि वज्रपातमा बाँचेकै त छु परे पनि वज्रपातमा बाँचेकै त छु जसो तसो हालतमा बाँचेकै त छु तिमीबाट धेरै टाढा बाध्यताले पुगाइदियो तडपिएर दिनरातमा बाँचेकै त छु तडपिएर दिनरातमा बाँचेकै त छु मेरो शङ्कर गोडा सैनीजीका मुक्त श्रोता यो गीत तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्चमा आजको यो बसाइमा पनि म तपाईँहरूले नै पठाउनुभएका मुक्त आलो फालो लिइरहेको छु सोच्दै नसोचेको पिर दियो छोरो ठुलो भयो सोच्दै नसोचेको पिर दियो छोरो ठुलो भयो आफूलाई के सम्झियो छोरो ठूलो भयो बुढेसकालको सहारा सम्झी हुर्काए तापनि भागपण्डालियो छुट्टियो छोरो ठूलो भयो भागपण्डालियो छुट्टियो छोरो ठूलो भयो आफ्नो दायित्व के हो बिर्सिएपछि यस्तै यस्तै हुन्छ मुक्तकले त्यसै भन्छ सुनिल राणाजीको यो मुक्तक वनगाड कुपिन्डे राप्ती सल्यान उहाँको घर हो सुनिल राणाजी बडो मिठो मुक्तक लेख्नुहुन्छ उहाँकै अर्को एउटा श्रोता मुक्तक मसँग रहेको छ संसारभरि खनायो माया भन्ने चिज संसारभरि खनायो माया भन्ने चिज हर्ष उल्लास मनायो माया भन्ने चिज नचाहँदै भेटिन्छन् कोही नचाहेरै छुटिन्छन् साँच्चै कसले बनायो माया भन्ने चिज साँच्चै कसले बनायो माया भन्ने चिज सुनिल राणाजीकै मुक्तक मैले तपाईँहरू समक्ष राखेँ श्रोता अर्को मुक्तक छ मसँग जगत अधिकारीजीको निर्जीव ढुङ्गाको पाउ परी ढोग्नुको अर्थ बेग्लै निर्जीव ढुङ्गाको पाउ परी ढोग्नुको अर्थ बेग्लै रित्तो गोजी खाली मन बोक्नुको अर्थ बेग्लै पन्छी भनी गगन चुम्ने कसको रहर नहुँदो हो परिस्थितिले दिएको सजाय भोग्नुको अर्थ बेग्लै परिस्थितिले दिएको सजाय भोग्नुको अर्थ बेग्लै जगत अधिकारीजी कालीकोट उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता विमल राजजीको स्वर्ग नर्क आउजाउ गर्न पर्छ पर्दैन स्वर्ग नर्क आउजाउ गर्न पर्छ पर्दैन उकाली अनि ओह्राली झर्न पर्छ पर्दैन पितृहरू भनिदेऊ न सुटुक्क स्वर्गमा मान्छे फेरि मर्न पर्छ पर्दैन स्वर्गमा मान्छे फेरि मर्न पर्छ पर्दैन विमल राजी अर्घ खाँची एकबाट आउनुभयो सम्भवतः पहिलोपटक आउनुभयो अर्को मुक्तक मसँग छ श्रोता प्रवासी काजी सूर्यबहादुर थापाजीको मृत्यु अंगालेर पनि सत्यता उखल्नु पर्ने थियो मृत्यु अंगालेर पनि सत्यता उखल्नु पर्ने थियो तिमी त्यही चाहन्थ्यौ मैले रूप बदल्नु पर्ने थियो डिग्री पढेँ राहदानी बनाई गुलाम बने विदेशीको अरे यार स्वदेशमा त नेताको गोडा मल्नु पर्ने थियो अरे यार स्वदेशमा त नेताको गोडा पर्ने थियो प्रवासीकाजी सूर्यबहादुर थापाजी रावतकोट छ जलचले दैलेखका मुक्तकार हाल उहाँ बलासिनीहरु गुजरात भारतमा हुनुहुन्छ प्रवासी काजीजी बडो मिठो मुक्तक लेख्नुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता बिरोज खनालजीको आजकल नाता साइनो बिना गल्ती टुट्छन् हजुर आजकल नाता साइनो बिना गल्ती टुट्छन् हजुर अघि लगाई पछिबाट हाँसी हाँसी कुट्छन् हजुर स्वार्थी छ यो संसार हजुर कलियुग हो आफ्नाले नै खेदो गरी गरी लुट्छन् हजुर आफ्नाले नै खेदो गरी गरी लुट्छन् हजुर बिर्तामोड सात चापाबाट बिरोज खनालजी यसरी आउनुभयो हामीहरू समक्ष अब नै श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुनौँ अनुहार अलिजीको मुक्तक मसँग रहेको छ झापा गाउँपालिका पाँच उहाँको घर हो अनुहार अलिजीको मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता सानो झुपडी मुनि शिर लुकाई बाँचिरहेछु सानो झुपडी मुनि शिर लुकाई बाँचिरहेछु मनमा अनेकौँ बेथा पिर लुकाई बाँचिरहेछु तिमलाई अङ्गाल्ने हिम्मत जुटौ म कसरी मुटुमा तिम्रै तस्विर लुकाई बाँचिरहेछु मुटुमा तिम्रै तस्विर लुकाई बाँचिरहेछु यही वर्ष तिमीलाई म बेहुली बनाउँथे यही वर्ष बर्खा दुःखमा पराछु यही वर्ष तिमीलाई म बेहुली बनाउँथे केही वर्ष बर्खा दुःखमा पराछु संसार धेरै नै रमाइलो छ तर म जिउने गर्या छु सपनाको संसार धेरै नै रमाइलो छ तर म जिउने गर्या छु तर म जिउने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 आजलाई पनि छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा परुन् शुभरात्रि जय मुक्ता